सुर ताल लयको सङ्गम कार्यक्रम आरोह अवरोह नेपाली अनलाइन रेडियोको साङ्गीतिक प्रस्तुति इन्टरनेटको न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा आज हामी गायिका सपना श्रीसँग साङ्गीतिक भलाखुसारी गर्दैछौँ आउनुहोस् एकैछिन आरोह अवरोहमा डुलौँ आरोह अवरोह लगायत नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूका अन्य विविध रेडियो कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot com अथवा W W W dot Nepali radio dot अर्गमा सजिलै सुन्न सक्नुहुन्छ सपना श्रीसँग कुराकानी गर्दैछु म सहदेव हिमाली स्वरहरूको साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा दिदीसँग कुराकानी गर्न पाउँदा एकदमै खुसी लाग्यो यदि गीतबाट दिदीलाई चिन्नु पऱ्यो भनेदेखि श्रोताहरूले तपाईँलाई सम्झिने गीत कुन हो आजसम्म पनि धेरै श्रोताहरूले तपाईँलाई भेटेपछि ए म तपाईँको यो गीत त सधैँ सधैँभरि सुन्छु अथवा यो गीत सुनेर हुर्केको हुँ भन्नु सर्वप्रथम त थ्याङ्क यू भन्न चाहन्छु हिमाली स्वरहरूको कार्यक्रम आरो अवरोहमा मलाई आफ्नो केही कुरा राख्ने मौका दिनुभएको र अवश्य पनि नाम नभनिकनै चिन्नुहुन्छ कतिपयले भने मेरो एउटा गीत चाहिँ एकदमै हो प्रचलितमा आएको र त्यो गीत हो हेरेको तिमीलाई आँखाले होइन म दुई लाइन सुनाइदिन्छु उहाँहरूको लागि हेरेको तिमीलाई आँखाले होइन মায়া নেহা गीत जतिखेर रेडियो नेपालबाट बस्थ्यो त्यतिखेर चाहिँ तपाईँलाई सपना परियार भनेर धेरैले चिन्नुहुन्थ्यो अनि पछिल्लो समयमा तपाईँ सपना सिरी हुनुभयो अलिकति त्यहीँबाट यात्रा सुरु गरौँ न खास चाहिँ अब सपना परिवारबाटै मेरो स्टार्टिङ हो र म सपना परिवार नै हुँ होइन तर एउटा फिल्मको रेकर्डिङको सिलसिलामा हामी बम्बई गएका थियौँ र डा म्युजिक डाइरेक्टर हुनुहुन्थ्यो समुजित बासकोटा र म एम बराल रामकृष्ण ढकाल र रोचन दिदी हामी चारजना गएको थियौँ र त्यतिखेर छोरी बुहारी भन्ने फिल्मको गीत प्रकाश श्रेष्ठ दाएर मैले गाएको थिएँ के साइनोले बोलाउँ त्यो अब यतापट्टि फाइनल मिक्सिङ सुन्ने क्रममा चाहिँ मलाई समुजित सरले त्यतिकै ल श्री श्री सपना श्री बस्नुहोस् भयङ्कर गाउनुभयो भन्नुभयो क्या अनि फेरि आफैले ओ यो नाम त कति मिठो सुनिँदो रहेछ राख्ने हो यो फिल्मदेखि भन्नुभयो अब मलाई पनि छोटो नेम ल ठिकै छ राखौँ न त कतिको फाप्दो रहेछ भन्ने जस्तो एउटा हिसाबले राखेँ तर त्यसपछि झन् मैले मेरो गीतहरूमा झन् बढी निरन्तरता पनि पाएँ र अलि बढी नै काम पाएको जस्तो पनि महसुस भएँ तर म सपना परिवार नै हुँ हजुर तर सपना परिवार पनि मिठै सुनिन्छ सपना फेरि पनि मिठो सुनिन्छ <laughs> यो कति वर्ष अगाडिको कुरा थियो यो चाहिँ नेपाली साल दुई हजार बाहन्न साल बाहन्न साल भनेपछि त अहिले हामी दुई हजार अडसट्ठी सालमा भयौँ यो हामीले लगभग सोह्र वर्ष अगाडिको कुरा गऱ्यौँ है अनि भनेपछि साङ्गीतिक यात्रामा लाग्नुभएको त दुई दशक तिन दशकै भयो किनभने म पाँच वर्षको उमेरदेखि नै गाएकी हुँ होइन बा बाल गीत गाएको हुँ तर रेडियो नेपालमै मेरो फर्स्ट प्रवेश भएको हजुर भनेपछि त तपाईँको पाँच वर्षदेखि गाउनु भनेको त घरमा अवश्य पनि साङ्गीतिक वातावरण नभइकन गाउन गाह्रो हुन्छ अलिकति वातावरणको वातावरण भन्नुपर्दा मेरो चाहिँ अब पुर्ख्यौली नै पूर्वज नै म्युजिसियनै हुनुहुन्थ्यो अरे तर मैले मेरो भेट हुँदाखेरि चाहिँ बुवासँग मात्रै भयो भने किनभने मेरो हजुरबुवा पनि बितिसक्नु भएको थियो तर उहाँ पनि एकदमै कुशल म्युजिसियन हुनुहुन्थ्यो र उहाँहरूबाट अब घरमा जहिले पनि ठुल्ठुलो गायक गायिकाको प्रवेश जहिले पनि रियाज प्र्याक्टिसहरू सुन्दाखेरि म त्यहाँभित्र पस्ने मलाई अनुमति थिएन तर म बाहिर कान लाएर सुन्थेँ कि तर त्यही वातावरणले नै म नजानिँदो पाराले अब गायिका हुन पुगेँ हजुर शुभ मेरो बुवा मदन परियार हजुर चाहिँ हजुरबुवा गफले परियार ए अनि अब बुवाको कुरा गरौँ अब हामी मैले पनि हजुरबुवाको सङ्गीतहरू त सुन्न पाइनँ तर अवश्य पनि मदन परियारज्यूको सङ्गीतहरू चाहिँ सुनेर हुर्केको हो म पनि उहाँको बारेमा अलिकति बताउनुहोस् न उहाँसँगको तपाईँको जीवन उहाँको दै उहाँसँगको दैनिकी कसरी बित्थ्यो उहाँसँग चाहिँ अब प्राय पछि मैले गाउँदो रहेछु भनेर उहाँलाई फिल भएपछि चाहिँ उहाँले अब मतलब त्यो कोठाभित्र म प्रवेश पाएँ र सबैजनाले गाउँदाखेरि ल मेरो छोरीले नै गाउँछ भनेर अब एउटा दुइटा हिन्दी गीत सुनाउन लाउनुहुन्थ्यो र अनि प्रसाद त्यतिखेर एक एक रुपियाँ दिँदाखेरि पनि मेरो फ्रक फ्रकभरि टन्न पैसा हुन्थ्यो त्यो सानो बाल्यकालको कुरा र बुवा एकदमै खुसी चाहिँ हुनुहुन्थ्यो तर उहाँले के भन्नुहुन्थ्यो भने कहिले पनि यो पेसालाई नअपनाउनु सोखको रूपमा लिनु यो चाहिँ पछि पीडा हुन्छ किनभने आर्थिक अवस्था राम्रो थिएन भन्नुहुन्थ्यो तर त्यो चाहिँ मैले गर्न सकिनँ किनकि म गायिका नै हुनको लागि जन्मेको जस्तो भयो कि अरू फिल्डमा जानै सकिनँ तर दिनभरि जस्तो हामी गीत गायनमै हुन्थ्यौँ अहिले बालककालमा गाएको कुनै गीत सम्झना छ तपाईँलाई मलाई एकदमै सम्झना छ मैले फर्स्ट गाएको गीत पनि मलाई सम्झना छ बाल गीत हो त्यो मेरो बुवाकै कम्पोज हो होइन तर त्यो त्यो चाहिँ लाइभ रेकर्डिङ थियो लाइभ थियो तर त्यो रेकर्डेड छैन त्यो गीत म दुई लाइन गाइन्छु पूर्वतिर उज्यालो घामको माया लाग्छ नेपाल आमाको माया लाग्छ नेपाल है सानैदेखि यति राम्रो नेपालको माया लाग्छ नेपाल आमाको भनेर गीत गुनगाउनु भएको छ अहिले त हामी न्युयोर्कमा छौँ अब अमेरिकामा बस्नु थाल्नुभयो पनि धेरै भयो होला है त्यस्तै छ चार पाँच वर्ष भयो अनि यता बसेर नेपाल आमाको माया चाहिँ कतिको लाग्छ त्यो त झन् बढी लाग्दो रहेछ होइन नेपालमा हुँदाखेरि भन्दा अझ बढी मिस गरिन्छ अब पहिला पहिला मैले के भन्थेँ भने आफन्तसँग त फोनमा नै कुरा गरिन्छ तर मलाई नेपाली गाना र खानाको खुब मिस हुन्छ भन्थेँ होइन अहिले आएर त्यो वातावरण पनि बनेको छ किनभने सङ्गीतकर्मीहरू धेरैजना हुनुहुन्छ र पलायन भन्ने शब्द नै मलाई एकदमै घोष थियो मुटुमा र अहिले चाहिँ हामी आफू आर्टिस्टहरू मिलेर र हामीलाई सपोर्ट गर्नेहरू पनि थुप्रै हुनुहुन्छ लेखकहरू नै हुनुहुन्छ अब लगानीकर्ताहरू नै हुनुहुन्छ अनि हामीले यहीँ बसेर पनि साङ्गीतिक कोसेली पस्कन सक्छौँ भन्ने आर्ट ममा पनि आयो धेरैले आँट दिनुभयो र हामीले यहीँको प्रो प्रोड्यु प्रोड्युस गरेर नेपालमा पनि घन्काउन सक्ने अवस्था है त्यो मैले पनि याद गरिरहेको छु अब <laughs> यहाँ साङ्गीतिक विभिन्न कार्यक्रमहरूमा विभिन्न रेस्टुरेन्टहरूमा तपाईँको प्रस्तुतिहरू सधैँ सुन्न पाइन्छ अनि न्युयोर्कमा तपाईँहरू जस्तो विभिन्न गायक गायिकाहरू हुनुहुन्छ अहिले त झन् तपाईँको पुरानो साथीहरू पनि आइपुग्नु भएको छ अहिले होइन अनि यहाँ पुरानो साथीहरूसँग कतिको पहिलाको जस्तो जमघट हुन्छ त साङ्गीतिक जमघट जमघट हुन्छ किनभने बरु नेपालमा हुँदा त्यति बाक्लो भेटघाट हुँदैन थियो किनभने गीत गायो एमबाट आफ्नो पाठ सकेर जान्थ्यो कसले गाउने को मेरो गायक भन्ने पनि थाहा हुँदैन थियो भने भने यहाँ अवश्य पनि दुःख सुख सेयर हुन्छ भेटघाट हुन्छ गायन हुन्छ त्यस्तै अब अहिले पछिल्लो समय यता अमेरिका आइसकेपछि गुनगुनाउनु भएको एउटा गीत हामीलाई सुनाइदिनुहोस् न यहाँ आएपछि यहाँ आएपछि सिर्जना गर्नुभएको गीत अब यहाँ आएर मैले पहिला अनिता थापाको एल्बममा पनि गाएँ तर बिल्कुलै यहीँ रेकर्डिङ भएको होइन मेरो भोकल मात्रै यहाँ भएको तर अहिले हाम्रो प्रोजेक्ट भन्नु नै अब सपना नै भनौँ सपना श्रीको सपना भनौँ अथवा होइन हामी सबैको सपना र यहीँ आएर रेकर्डिङ गरेको अब छिटै नै रिलिज हुन लागिरहेछ म दुई लाइन सुनाइदिन्छु तर एम्बराल मैले गाएको छौँ होइन लेख्नु भएको छ विकास विष्टजीले र सङ्गीत विमल बुढाथोकीको एरेन्जर पनि उहाँ त्यो गीत साह्रो सुनाइदिन्छु तर यो केटाको पाठ हुनसक्छ तर म ठिकै छ गाइदिन्छु है उमी पनि खाउला खाटे भुटाउला कमिरे फाटैमा बर्को रूपमा पिङ्खेलौ सैली रानी मस्किराना एकदमै धन्यवाद अहिले हामी आरोह अवरोहमा गायिका सपना सिरीसँग कुराकानी गर्दैछौँ मिठो मिठो गीत पनि सुन्दैछौँ खाउला खाटे भुटौला पोली खाउला खाटे भुटौला कमिरे फाटैमा भरपुर पिङ खेलौँ साइली मल्ल रानी मस्के भरपुर पर्कुर्पमा पिङ खेलौँ साइली मल्ल रानी मस्के हेरन कलकलाउँदो जो बन तिम्रो देख्दा राम्रो रातो साडीले कलकलाउँदो जो बन तिम्रो देख्दा राम्रो रातो साडीले नजर जुद्यो बक्रेको फुल देख्दा लाली जोबन फुलेको देख्दा कृष्णले मनै रसायो लाली जोबन फुलेको देख्दा कृष्णले मनै रसायो हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजी यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू अनि यहाँको यहाँ सङ्गीत गरेर जीवन धान्न सजिलो छ नेपालमा जस्तो नेपालमा त गीत गाइसकेपछि एउटा सर्टेन पैसा आउँथ्यो होला त्यसरी पनि तपाईँको व्यवसाय तपाईँको पेसा नै त्यही थियो नेपालमा अहिले चाहिँ कस्तो छ तपाईँको खास त अवश्य पनि नेपालमा पनि अब नेपालमा अब एउटा इस्टाब्लिस सिङ्गर भएपछि चाहिँ बाँच्नलाई गाह्रो थिएन अहिलेको अवस्थामा होइन अब यहाँ आएर चाहिँ गीत सङ्गीत भनेको पैसा कमाउने होइन जस्तो पनि सोच्छन् मान्छेले होइन कुनै पनि कार्यक्रममा बोलाए ल एउटा गीत गाइदिनु भन्ने पेस पेसाको कुरा नै आउँदैन होइन तर म असन्तुष्टि चाहिँ छैन होइन जे भए पनि तर अवश्य पनि यसलाई पेसागत रूपमा लानुपर्छ कुनै पनि साथीभाइले कुनै कसैको पनि बर्थडेमा गएर अथवा कसैको पनि कुनै फङ्सनमा गएर सित्तैमा नगाइदिनु होला किनभने हाम्रो पेसा यही हो अवश्य पनि राम्रो हुँदै जाओस् भन्ने म मेरो एकदम सोचाइ चाहिँ हजुर एकदमै म एकदम सहमत छु अब अहिले अरू साङ्गीतिक यहाँ तपाईँको न्युयोर्कमा तपाईँको साङ्गीतिक यात्रा कसरी बित्छ कहाँ कहाँ गीत गाउनुहुन्छ कसरी तपाईँको समय मिल्छ यहाँ जस्तो मैले रेगुलर गाइरहेको थिएँ एउटा रेस्टुरेन्टहरूमा म त पहिल्यैदेखि आएदेखि नै त्यो अपर्च्युनिटी पाइरहेको हो र मैले त्यही मतलब लिन नै जानुभएको थियो कोही सोनाम लामा दाइले यहाँको रेस्टुरेन्टको लागि गाइरहेको थिएँ नियमित रूपमा तर अहिले आएर त्यतापट्टि पनि अलिकति वातावरण अनुकूल देखिनँ मैले किनभने कोही गायक गायिका नै होइन भने पनि अब कम्ती पैसा लिएर गाइदिने अथवा मतलब नमिठो प्रतिस्पर्धा भइरहेछ होइन त्यस कारण मैले योबाट चाहिँ मेरो मन भाँचियो अब त्यस कारण म चाहिँ बरु क्रिएसन गरौँ हामी आफ्नो नयाँ नयाँ दिउँ ठाउँ ठाउँमा प्रोग्राम गरौँ त्यसरी बाँच्न सकिन्छ भनेर मैले हालसालै मात्रै छोडेको छु जस्तो नेपालमा गाउँ गायिकै होइन अथवा गायकै होइन मैले पर्टिकुलर यो नाम भन्दिनँ तर उहाँहरूले आएर मैले सर्टेन अमाउन्ट लिएर गइरहेको भने उहाँहरू घटीमा गाइदिएर र यहाँको मान्छेहरूलाई फेरि गाउँ छ भने पुग्ने को कसको के नाम छ कतिको गाउँ छ त्यो मतलब छैन त्यस कारण ए त्यो त अलि दुःख लाग्दो कुरा पनि भयो होइन अब अनि अहिले जुन तपाईँहरू जुन नयाँ एल्बममा कामहरू गर्दै हुनुहुन्छ अनि यहीँ प्रड्युस गरेर यहीँ गाएर त्यो गीत टेक्निकल्ली त्यो गीत जुन अहिलेको जुन डिजिटलाइज समय छ नि प्रविधिको कुराहरू छ नि कतिको आकर्षक हुन सक्छ जस्तो लाग्छ जस्तो मैले आजभन्दा दुई वर्ष अगाडि रेकर्डिङ गरेको गीत र अहिले हेर्दाखेरि हुन त संसार सानो भइसक्यो होइन अब सबै कुरा एउटा कोठाबाट सुरु पनि हुन्छ खतम पनि हुनसक्छ होइन र अब त्यो टेक्निकली अब सुवि के भन्छ सुधार गर्दै लानु पऱ्यो र अहिलेको हाम्रो यो गीतहरू नेपालमा हामीले सुनाउँदाखेरि पनि कसैले पनि खोट लाउने अवस्था देखिएको छैन ल अब आशा छ यो गीत चाँडै नै रिलिज हुन्छ र हामीले सुन्न पाउने नै छौँ अब फेरि अलिकति साङ्गीतिक यात्राकै <laughs> कुरा गरौँ तपाईँले अहिलेसम्म थुप्रै कार्यक्रमहरू गरिसक्नुभयो स्टेजमा धेरैचोटि गाउनुभएको गीत चाहिँ हिन्दी बाहेक नेपाली चाहिँ कुन गीत हो नेपाली गीत त मेरो हेरेको तिमीलाई नै हो बढी से बढी त्यो फर्माइस हुने चाहिँ जस्तो चिउरी बोटामा पनि धेरै फर्माइस हुन्छ किनभने अहिलेको अडियन्सहरू चाहिँ नेपालमा के भन्छ स्टेजमा दुःखी हुन चाहँदैनन् मेरो बुझाइमा है सेन्टिमेन्टल गायो भने होइन नै हेरेको तिमीलाई अथवा चिउरी बोटामा कुनै त्यस्तो गीतहरू फर्माइस गर्नु त्यही भएर मैले धेरै गाएको हेरेको तिमीलाई नै हजुर अनि अरूको गीत चाहिँ अरू गाई गाईको गीतमा चाहिँ अरूको कसको गीत धेरै गुनगुनाउनु भएको छ मैले प्राय हुन त आफूभन्दा अग्रज सबै गायक गायिकाबाट मैले सिकेको हुँ होइन जस्तो दिपशेषु दाई नारायण गोपाल दाई सबैजनाको मनपर्छ एकदमै मनपर्छ सबैको गीतमा गाउँछु पनि तर अब लेडिज सिङ्गरको कुरा गर्दाखेरि मैले धेरै जस्तो तारा देवी दिदीकै गाएको छु एउटा एउटा अवश्य पनि र त्यो गीत पछि तारा दिदीको देहा देहा स्नान सानपछि भनौँ मैले नै गाउने मौका पाएको थिएँ होइन र त्यो रिमिक्समा भनौँ अथवा रिमेकमा भनौँ होइन त्यो गीत गुनगुनाउन चाहन्छु र म मेरो पनि एकदम बेस्ट गीत हो उकाली ओरालीहरूमा भन्ज्याङ्गाली चौतारीहरूमा सुन्दरती दहहरूमा हिमालका विशाल छातीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पाइला बनि पछ्याइ रहन्छु ती छहरा खोला खहरेहरूमा सम्झना बनि बगिरहन्छु उकाले विशाल साथीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पहिला पनि पछाइ रहन्छु ती छहरा खोला खहरेहरूमा सम्झना पनि बगिरहन्छु पहाडका तरेलीहरूमा हिमालका सुन्दर अनि विकटती बस्ती बस्तीहरूमा जहाँ जहाँ जान्छौ तिमी म बाटो पनि साथै आइरहन्छु this is get आकाश सुशेलीहरूमा गीत पनि गुन्जिरहन्छु जुन नयाँ गायक गायिकाहरू आउनुभएको छ आजभोलि उहाँहरू के भन्नुहुन्छ नेपालको साङ्गीतिक फिल्डको बारेमा तपाईँ त अब अलिकति ज्ञाप पनि भयो पर्सनली धेरै कुराहरू कतिको तपाईँलाई थाहा छ तर नयाँ आउनुभएका गायक गायिकाहरूले चाहिँ नेपालको साङ्गीतिक यात्राको बारेमा के भन्नुहुन्छ होइन अब कतिपयले त अब हाम्रो मन्थली दुई लाखसम्म पनि हुन्छ भन्नु हुनेहरू पनि छ होइन र त्यसो भए यहाँ किन आउनुभयो त त्यो पनि प्रश्न छ होइन र म म पनि अब म एक्लोको लागि भन्दा मेरो फ्यामिली नहेर्ने हो भने मलाई नेपालमा धेरै राम्रो थियो होइन त्यो त अवश्य पनि हो तर बोलेर अब त्यो कुरा सत्य होइन भनेर बोलेर होइन भने बोलेर पनि ठिक हुँदैन र मन्थली दुई लाख रेगुलर आयो भने कोही पनि विदेश जान चाहँदैन होइन र अब हाम्रो काम कस्तो हुन्छ बत्ती भएन भने हुँदैन हडताल भयो हुँदैन होइन अब सबैजना टेन्सनमा छ भने कसले गीत सङ्गीत सुन्छ र त्यो त्यस्ता धेरै कारणहरू छ उहाँहरू आउनुभएको तर अझै पनि हामीसँग खुलेर कुरा चाहिँ गर्नुहुन्न तर त्यो पीडा मलाई पनि थाहा छ अनि अब यहाँबाट यहाँ बसेर नेपालकै फिल्महरूमा नेपालकै अरू प्रोजेक्टहरूमा काम गर्ने अवसरहरू आएको छ यहाँ बसेर अवसर आएको छ भन्दा पनि उहाँहरूले प्रस्ताव राख्नु भएको थियो तर उहाँहरूमा अलिकति विश्वास भइरहेको छैन के कस्तो हुन्छ भोकल त्यहाँ हामी प्रत्यक्ष हुँदैनौँ अब कुन फिल्डमा गाउला भन्ने उहाँहरूले चाहिरहनु भएको छ तर त्यो मतलब महसुस गरिसक्नु भएको छैन यहाँ पक्का काम हुन्छ भनेर अब सायद यो तर यो एल्बमले हामीले त्यहाँ पनि अब मतलब प्रस्ट्याउन सक्छौँ है मलाई पनि त्यस्तो लाग्छ र अब यो चाँडै नै यो श्रोताहरूले गीतहरू नेपालमा हुनुभएका श्रोताहरूले त एफएमहरूबाट सुन्न सक्नुहुन्छ अब विश्व स्तरमा हुनुभएका श्रोताहरूले अब युट्युबहरूमा पनि यो गीत बस्छ होला अब हामी पनि हिमाली सरहरूमा पनि यो गीत बजाउँछौँ अब अलिकति फेरि पा तपाईँको परिवारको कुरा गरौँ साङ्गीतिक परिवारको बुवाको कुरा गरौँ अब उहाँ मदन परियार आफैमा कुशल सङ्गीतकार हुनुहुन्छ म्युजिसियन हुनुहुन्छ उहाँको उहाँले गीत पनि गाउनुहुन्थ्यो अनि एउटा गीत सुनाउनुहोस् न उहाँसँग गीत म चाहिँ सानै थिएँ बुवाले अनि तर अर्कै गायकलाई भनेर बनाउनु भएको थियो तर त्यो गायक कोही हुनुहुन्थ्यो दाइ उहाँले सक्नु लास्ट आवरमा सोर्छु कि अथवा के अनि बुवाले नै गाउनु भएको थियो त्यो चाहिँ भजन हो म सानो गाइदिन्छु तिम्रो शरणमा आए प्रभु जी थ्याङ्क यू यो गीतको लागि पनि अनि नेपालमा विशेष गरेर सङ्गीतकारहरूलाई mm-hmm. अझै पुराना सङ्गीतकारहरू जसले नेपाली सङ्गीतमा धेरै योगदान गर्नुभएको छ उहाँहरूलाई श्रोताहरूले समुदायले कतिको सम्झना गरिराखेको छ जस्तो लाग्छ मलाई चाहिँ अझै पनि नेपाली गीत सङ्गीतको श्रोताहरू अथवा यस फिल्डमै लागेकोहरूले पनि टोटल्ली फोकस चाहिँ सिङ्गरलाई मात्रै दिएको जस्तो लाग्छ होइन अब कतिपय सुरुवात हुन्छ त गीत लेखनबाट होइन गाय रचनाकारको इभन सिङ्गरले पनि नाम भनिदिनु दिँदैन स्टेजमा होइन त्यो धेरै ओझेल पर्जन भएको छ सङ्गीतकार म्यु अब म्युजिसियन झन् परै कुरै गरौँ सङ्गीतकार अब गायिका गायक गायिका अथवा गायक पछि पर मान्छेले सङ्गीतकारलाई चिन्छ होइन र मेन मेन त्यो जरा चाहिँ गीत लेखन नै हो जस्तो लाग्छ र मान्छेले त्यति याद गरेको छैन अनि त्यही त अब तपाईँ त झन् त्यसरी आफ्नो यस्तो कुशल सङ्गीतकारको छोरी हुनु पनि भयो अनि आफ्नो बुवाको लागि तपाईँले केही गर्ने सोच्नु भएको छ त्यस्तो सोचेको त छु नेपालमै हुँदा पनि सोचेको थिएँ तर त्यतिखेर पुरा हुन सकेन अब यो ठाउँमा छु र मलाई आँट दिने धेरैजना हुनुहुन्छ लेखकहरू अब प्रड्युसरहरूले भनौँ अब सङ्गीतकर्मीहरू र मैले मेरो चाहिँ उद्देश्य के थियो भने जस्तो मेरो बुवा अब मैले मेरो बुवा भन्दा पनि अब सङ्गीतकर्मीहरूसँग सोद्धा थाहा हुन्छ कि मेरो बुवा एउटा यति कुशल म्युजिसियन होइन जे पनि बजाउनुहुन्थ्यो उहाँले एकोर्डियन वादक उहाँ पछि आजसम्म जन्मेको छैन कोही पनि र भायोलिन वादक र जसले इन्डियामा पनि आरडी बर्मन लक्ष्मीकान्त प्यारेलालसँग फर्स्ट रोमा बस्ने म्युजिसियन भएर काम गर्नुभयो तर उहाँ आफ्नो देशको लागि केही गर्छु म यो मतलब इन्डियनकोमा काम गरेर मलाई कसरी चिन्दैन भनेर जब नेपाल फर्किनु भयो तर उहाँ फ्रस्ट्रेट हुनुभयो क्या उहाँले केही पनि पाउनु भएन र उहाँ यति फ्रस्ट्रेट हुनुभयो अनि त्यतिकै जस्तो उहाँको अगाडि मैले गोर्खा दक्षिण बाबु के के पाएँ अवार्डहरू पाएँ कि तर उहाँलाई जीवनमा कसैले सम्मान पनि गरेको छैन र त्यो चाहिँ साह्रै दुःख लाग्दो कुरा हो मेरो लागि र मेरो तर्फबाट उहाँ त भयो उहाँ जिउँदो हुँदा पनि कसैले खुसी पार्न सक्नु भएन भने फ्रस्ट्रेटमै बित्नु भयो त्यो म चाहिँ एउटा छोरी मात्रै होइन एउटा सङ्गीतकर्मीको नाताले उहाँको नामको एउटा ट्रस्ट कुनै म्युजिसियन अवार्ड राख्ने जुन कि आजसम्म नेपालमा छैन त्यो चाहिँ गर्न चाहन्छु अवश्य पनि साथ पाउँछु अवश्य पनि सङ्गीतकर्मीहरू र सबै लेखकहरू श्रोताहरूको हजुर एकदमै राम्रो यो सुरुवात गर्नुभएको छ यसको लागि शुभकामना पनि एउटा राम्रो बुवाको सपना पनि बुवाप्रति सम्मान पनि हुन्छ श्रोताहरूलाई अलिकति जसले मदन परिवारको बारेमा अब अहिलेको नयाँ पुस्ताले त एकदमै कम सुन्नुभएको होला उहाँहरूलाई बुझ्ने गरेर बताइदिनुहोस् न उहाँलाई कसरी चिन्ने उहाँको गीत सङ्गीत अलिकति चर्चित गीत सङ्गीतहरू अथवा अलिकति उहाँको पृष्ठभूमि बताइदिनुहोस् न उहाँको भन्नुपर्दा अब मेन त उहाँ मेन त आफूलाई पनि म्युजिसियनै भन्न रुचाउनुहुन्थ्यो शुद्ध वाद्यवादक होइन तर उहाँले सङ्गीत पनि गर्नुभएको छ गाउनु पनि भएको छ अघि मैले सुनाएँ र उहाँको सङ्गीतमा झट्टै मान्छेले चिन्नु भन्दाखेरि उहाँ आदर्श नारी चलचित्रको पनि म्युजिक डाइरेक्टर हुनुहुन्थ्यो होइन र उहाँको एकदम चलेको एउटा आधुनिक गीत चाहिँ गोपाल श्रेष्ठ दाईले गाउनु भएको थियो र त्यो गीत चाहिँ त्यो गीत म सानो गाउँछु <clears throat> किन किन छुल्ठी समय ತನಿದಿನ ಮಂದಾಗ್ಯೋ ಹರಿ ಕರ ಹರ ಹರು ಪೋಖಿ ದಿನ ಮಂದಾಗ್ಯೋ आफ्नो बुवाको बारेमा र अहिले आउँदै गरेको नयाँ एल्बमको बारेमा पनि बताइदिनु भयो र समय पनि दिनुभयो जाँदा जाँदै यसले मलाई यो चाहिँ सोधेको भयो हुन्थ्यो सोध्दै सोधेन भन्ने केही छ कि खासै खासै त्यस्तो त त्यस्तो चाहिँ खासै छैन होइन मैले मलाई चित्त नबुझेको कुराहरू नि तपाईँले उठाउनु भयो धेरै कुरा अब छुटेको छ भने पछि पनि फेरि कुरा गर्दै गरौँला होइन अवश्य पनि कतिपय कुरा त छुट्न पनि सक्छ र एउटा कुरा भन्न मन लागेको कुरा चाहिँ मैले चलचित्रमा गाउन थालेको चाहिँ मतलब पहिला पाकिस्तान र नेपालको कोलाबोरेसनमा हुन्थ्यो जब म चौध वर्षको थिएँ पाकिस्तानमा गएर रेकर्डिङ गरेको थिएँ र त्यो गीत मैले त्यो सातवटा गीत मैले एकै दिनमा गाएको थिएँ र पाकिस्तानबाट अवार्ड पनि पाएको थिएँ र अर्को कुरा जापानमा एक्काइसवटा कन्ट्रीमा म फर्स्ट भएको थिएँ वर्ल्ड चिल्ड्रेन म्युजिक फेस्टिभलमा नाइन्टिन एटी सेभेनमा तर नेपालमा म एयरपोर्टमा आउँदा मलाई स्वागत गर्ने एउटा कुकुर पनि थिएन त्यो एकदम दुःख लाग्दो कुरा थियो त्यही भन्न चाहन्छु ए त्यो अब स्वागत भन्दा पनि जुन तपाईँको एचिभमेन्ट भयो त्यो नै ठुलो कुरो भयो त्यो त हो कि तर नेपालले चाहिँ मलाई चिनेन भन्ने अहिले आएर महसुस हुन्छ त्यतिखेर त म सानै थिएँ त्यतिखेर सायद उहाँहरूलाई नेपालमा थाहा पनि भएन होला कि थाहा छैन त्यो थाहा पाउनु पर्ने कुरा हो किनभने त्यतिखेर सायद मिडियाहरू पनि त्यति धेरै थिएन होला होइन त्यो त थिएन तर पत्र पत्रिकामा त हामीले ल एकदमै खुसी लाग्यो त्यो पनि सुनेर अब जाँदा जाँदै अहिले जुन नयाँ एल्बमको जुन तयारी गर्दै हुनुहुन्छ त्यसैबाट एउटा अर्को मिठो गीत सुनाउँदै हामी बिदा न है हस् अवश्य पनि र यो गीत चाहिँ रामचन्द्र थापा दाईले लेख्नुभएको हो र यो अनि टोटल्ली म्युजिक कम्पोज गर्नुभएको विमल बुढाथोकी एरेन्जर त उहाँ नै हो सबै गीतको है ऐना हेरेर कपाल कोरेर ऐना हेरेर कपाल कोरेर झालैमा बसिरहेछ तिमीलाई कुरेर तिमीलाई कुरेर हो तिमीलाई कुरेर ल एकदमै धन्यवाद तपाईँको यो साङ्गीतिक यात्रा सफल होस् अनि फेरि पनि हामी कुरा गर्छौँ थ्याङ्क यू मना नेपालीपनको पहिचान दिँदैछौ विदेशिएका नेपालीहरूको भावना काट्दैछौ फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू